साथ छ जीवनको रङ नै हरायो अचानक तिमी बिना बाँच्नु पर्यो कति कठिन हावाको लहरमा सुन्छु तिम्रो आवाज शून्य कोठामा प्रतिध्वनि जस्तो गाजा सम्झनाको बादल मनमा जम्छ रातको निद्रा फेरि कहाँ बस्छ तिम्रो आँखा सम्झदा हृदय बोल्छ संसार उज्यालो भए पनि मन ढाक्छ यो शून्यताले के कथा तिम्रो बिनाको जिन्दगी कसरी चलाऊ माया अझै बच्छ समयको धारमा रोइ रोइ ढाक्छु सम्झनाको भारमा भुल्न खोज्दा अझै झन् झल्किन्छ मुटुमा यो प्रेम अब बाँकी छ पीडाको रूपमा जुन पनि आज रुन्छ मसँग उनी पनि बुझ्छ यो पीडाको सँग कसरी भनौँ सपना बिनाको जीवन अझ तिम्रो नाममा बाँधिएको धडकन सङ्गीत सुनाउँछु आफैलाई सम्झाएर को आँसु झर्छ दिल भरेर समय रोकिँदैन बाटा बदल्छ तर प्रेमको छाया कहिले हराउँदैन भित्र डुब्न थाले संसार बिर्सिए पनि यो मनले छैन त्यो पुरानो प्रेम अझै बुझ्न सकेन माया अझै बग्छ समय पीडाको रूपमा तिम्रो नामले हावामा लेख्छु तर बग्छ त्यो अक्षर रोएर पनि जीवन बगिरहेको छ आफ्नै तरिकाले तर मुटु तिम्रो नामको गीतले ढाकिएको छ साँझको घाम जस्तै ओझेल पर्यो प्रेम बिखरे क्यों ने मत अधुरो प्रेमको অন্তিম कथा हो म सायद भुल्ने छैन जीवन किनकि माया कहिले मर्दैन बस रूप बदल्छ समयसँगै बग्दै रहन्छ साझ पखको उज्यालोमा तिम्रो झल्को आयो मनभित्र हजार कुरा फेरि जाग्यो भुल्ने प्रयास गर्दा पनि भुलिन्न तिमी यो माया कति गहिरो रहेछ बुझ्नै सकिन